यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यस अर्पण खबरको साथमा एटिच्युड multi learning learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गर्न आज सरकारले सुरक्षा प्रमुखहरूको भेला बोलाएको छ तीनवटै सुरक्षा निकायका प्रमुख क्षेत्रीय प्रमुख र क्षेत्रीय प्रशासकहरूसित आज बोलाइएको बेलामा अहिले देशको सुरक्षा अवस्था र चुनावका लागि अपनाउने सुरक्षा रणनीतिका विषयमा छलफल चलिरहेको छ गृहमन्त्री माधव प्रसाद घिमिरेको अध्यक्षतामा प्रहरी प्रधान कार्यालय नक्सालमा जारी भेलामा तीनवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको छ गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोरेलाले अहिले सुरक्षा अवस्थाको समीक्षा सहित नयाँ योजनाको विषयमा छलफल गरिरहनु भएको छ क्षेत्रीय प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले तयार गरिरहेको सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावको विरोध गरिरहेका दलहरू र तराईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने दुईवटा फरक रणनीतिमा सुरक्षा व्यवस्था मिलाउने तयारी चलिरहेको छ प्रवक्ता कोरेलाका अनुसार सुरक्षा अधिकारीसँगको छलफलपछि चुनाव केन्द्रित एकीकृत सुरक्षा योजनालाई सरकारले अन्तिम रूप दिनेछ मन्त्री परिषदका अध्यक्ष राज रेग्मीले नेपाल आदिवासी जनजाति महासङ्घलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ सुर्खेतको काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न प्रशासनले रोक लगाएको विरोधमा आन्दोलनमा रहेका महासङ्घलाई अध्यक्ष रेग्मीले वार्ताबाट समाधान खोज्न आग्रह गर्नुभएको हो काँक्रे बिहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको भन्दै अध्यक्ष रेग्मीले यस विषयमा मन्त्री परिषदमा छलफल गर्ने बताउनु भएको थियो तर महासङ्घले भने अध्यक्ष रेग्मीको आग्रहलाई स्वीकार गरेको छ अध्यक्ष रेग्मीसँगको भेटमा माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको अध्यक्ष नगेन्द्र कुमारले जानकारी दिनुभयो महासङ्घले भोलि सिंह दरबार घेर्ने बताएको छ यसै विषयमा छलफल गर्न शान्ति मन्त्रालयमा सरकार काँक्रे बिहार बुद्ध मूर्ति प्रतिस्थापन सरकार समितिका पदाधिकारी बीच छलफल चलिरहेको छ काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रे बिहार संयुक्त सरकार समितिले साउन सात गतिदेखि दबाव सद्भावमूलक कार्यक्रमहरू गर्दै आएको छ नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्दैछ छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अनुमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन र चुनाव अभियानका विषयमा छलफल चलेको हो पार्टीकाले बलखुमा बस्ने बैठकमा पार्टी आन्तरिक विषयसहित संविधान सभा चुनाव र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज गेवालले जानकारी दिनुभयो उहाँले केन्द्रीय कमिटिमा अध्यक्ष प्रतिवेदनमाथि आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम दिने बताउनुभयो एमाले चुनावी पत्रमा तयार गर्ने क्रममा रहेकाले त्यसमा छलफल बढी केन्द्रित हुने गेवालीले भयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा निर्वाचनको बाध्यका रूपमा राजनीतिक उच्चस्तरीय समिति रहेकाले त्यसलाई खारेज गरी निर्वाचनको वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नु भएको छ पार्टीले वीरगंजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कुनै प्रजातान्त्रिक अधिकार र वैधानिकता नरहेको समितिको सट्टा मन्त्री परिषदका अध्यक्ष वा राष्ट्रपतिले सर्वदलीय गोलमेज सम्मेलन आह्वान गरी मुलुकलाई समाधान दिनुपर्ने धारणा राख्नुभयो निर्वाचनमा सहभागी हुने नहुने व्यक्तिको प्रजातान्त्रिक अधिकार भए पनि निर्वाचनलाई भौतिक रूपमा हुने कार्य गर्नु गलत रहेको अध्यक्ष थापाको ठम्याइ थियो निर्वाचनको पूर्व तयारीका रूपमा पार्टीले आयोजना गरेको कार्यक्रममा प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा त्यहाँ पुग्नु भएको हो विश्वव्यापी पर्यावरणीय सङ्कटबारे काठमाडौँमा आज राष्ट्रिय सम्मेलन हुँदैछ जलवायु एवं वातावरणीय परिवर्तनले मानव जीवन पारेको असरको विषयमा सम्मेलनमा छलफल हुन लागेको हो भू तथा पर्यावरणमा आएको विद्यमान चुनौतीलाई समाधान गर्नेबारे सम्मेलनमा छलफल हुने भू तथा पर्यावरण संरक्षण समितिले जनाएको छ समितिका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् सम्मेलन मङ्गलबारसम्म चलेछ खोलानालाका बालुवा तथा गेटे निकासी तीव्र रूपमा भइरहेकाले पर्यावरणमा थप चुनौती थपिँदै गएको भन्दै वातावरणसँग सम्बन्धित संस्थाले सरकारको ध्यान आकर्षण गराउँदै आएका छन् इटालीमा बस दुर्घटना हुँदा सैतिसजनाको मृत्यु भएको छ विदा बनाउन गएका करिब पचास यात्रु बोकेको सो बस दुर्घटना हुँदा अरू एघारजनाको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको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 खोने लगा ख्यालों पे हंसने लगा गानों पे रोने लगा विलासा फिरने लगा मजे में गिरने लगा ख्वाबों की गीली फर्श पे उठने फिसलने लगा मजनू हो जाऊंगा मैं सबको बताऊंगा मैं बिल्कुल हो जाऊंगा मैं बेशरम बेशरम गड़बड़ सी होने लगी पागल मैं होने लगी आईने मेरी है गुमशुदा फिर भी मैं सोने लगी सुंदर सी दिखने लगी शायरी लिखने लगी चाहते बाजारों में धड़कने बिकने लगी अपना छुपाऊंगी मैं सबको बताऊंगी भी रोकू मैं उसको दिल उधर जाता है कितना भी रोकू मैं उसको कदमों से छल करके कोई खींच ले जाता है कदमों से छल करके कोई सेंट लगाने लगा सीटी बजाने लगा दीवारों पे यारो नाम वो सबको दिखाने लगा अब तो चिल्लाऊंगा मैं कुछ ना